सम्झनाका लहरहरू अनलाइन रेडियो कार्यक्रम सिर्जनाका लहरहरू विश्व नेपाली साहित्यमा महासङ्घ शाखा साउदी अरेबियाको प्रस्तुति कार्यक्रम सिर्जनाका लहरहरू मायाको डोरी बाटेर आए मायाको डोरी बाटेर आएँ अल्झियो मुटु साटेर आए रूपको नसा आँखामा पाए रूपको नसा आँखामा पाए आँखैले पिए मातेर आए मायाको डोरी बाटेर आए अर्काको घर जाँदैछौ भन्ने अर्काको घर जाँदैछौ भन्ने खबर पाएँ फाटेर आएँ मायाको डोरी बाटेर आएँ मायाको बिच समाज आयो मायाको बिच समाज आयो सम्बन्ध सारा काटेर आएँ मायाको डोरी बाटेर आएँ मुस्कान मिठो दिलैमा बस्यो मुस्कान मिठो दिलैमा बस्यो जेपर्ला भनी आँटेर आएँ मायाको डोरी बाटेर आएँ सबैका आँखा मैमाथि थियो सबैका आँखा मैमाथि थियो तैपनि यस्तो ढाँटेर आएँ मायाको डोरी बाटेर आएँ अल्झियो मुटु साटेर आएँ नमस्कार अनि साहित्यिक अभिवादन म कार्यक्रम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 blog dot com GNLF dot blog dot com Triveni dot blog dot com नारी दर्पण डट कम हाम्रो संसार online radio Dailekhi Amrit dot blog dot com Ramechhap dot सिर्जनाका लहरहरू dot com Nepal Qatar news dot com र खबर टाइम नवीन नेपाल डट कममा सिधै वा डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ यो जानकारीसँगै आउनुहोस् मनोरञ्जन गरौँ यो साङ्गीतिक होसेलीबाट तारा टुट्यो आकाशमा हेर्न सकिन नयनमा प्रतिबिम्ब फेर्न सकिन चाहेको छु तिम्रै खुसी हाँस तिमी नै चाहेको छु तिम्रै खुसी हाँस तिमी नै आफ्नो ठानी अँगालोमा बेर्न सकिन तारा टुट्यो आकाशमा हेर्न सकिन सम्हालेर राखेको छु हाम्रो पिरती सम्हालेर राखेको छु हाम्रो पिरती बिर्स भन्यौ तिम्रो रूप तेर्न सकिन तारा टुट्यो आकाशमा हेर्न सकिन खेरै छैन मेरो आँखा ओबानो कति खेरै छैन मेरो आँखा ओबानो कमजोर भयो मनको बाँध घेर्न सकिन तारा टुट्यो आकाशमा हेर्न सकिन तिमीबाट टाढा हुन बाध्य बनायो तिमीबाट टाढा हुन बाध्य बनायो मरे सरी भाछु घाँटी चेर्न सकिन तारा टुट्यो आकाशमा हेर्न सकिन नयनमा प्रतिबिम्ब फेर्न सकिन यी सुन्दर गजलांशहरूका लागि गजलकार विमला अधिकारीजीलाई धेरै धेरै धन्यवाद फुले जति फल्ने भए यस्तो अभाव किन हुन्थ्यो फुले जति फल्ने भए यस्तो अभाव किन हुन्थ्यो समयले रुक्ने भए त्यसको दबाब किन हुन्थ्यो अर्को वर्षा उर्ली आउन खहरेले रुख्नै पर्छ अर्को वर्षा उर्ली आउन खहरेले रुख्नै पर्छ मेची काली सुक्ने भए त्यस्तो लगाव किन हुन्थ्यो फुले जति फल्ने भई यस्तो अभाव किन हुन्थ्यो नफलेको ठाडो हाङ्गो झुक्न कहिल्यै जान्दैन नफलेको ठाडो हाङ्गो झुक्न कहिल्यै जान्दैन बाजो हाङ्गो झुक्ने भए त्यस्तो अभाव किन हुन्थ्यो फुले जति फल्ने भए यस्तो अभाव किन हुन्थ्यो देखेको त आफ्नो हुन्न लेखेको नै हुनुपर्छ देखेको त आफ्नो हुन्न लेखेको नै हुनुपर्छ चाहे जति पुग्ने भए यस्तो जवाफ किन हुन्थ्यो फुले जति फल्ने भए यस्तो अभाव किन हुन्थ्यो समयले रुक्ने भए त्यस्तो दबाव किन हुन्थ्यो धेरै धेरै धन्यवाद यी सुन्दर गजलांशहरूका लागि गजलकार गणेश गौतमजीलाई माया र प्रेमले भरिपूर्ण कार्यक्रम सप्तकुण्ठ सिर्जनाका लहरहरू डट कममा भावना र सङ्गीतको सङ्गम जसमा तपाईँहरूबाटै प्राप्त रचना कतै मिलनका डोबहरू कतै बिछोडका घाटाहरू एकैसाथ सप्तगुच्छमा सुन्न नभुल्नुहोला शब्दगुच्छ मात्रै सिर्जनाका लहरहरू डट कममा कला साहित्य सूचना र सङ्गीतमा समर्पण हामी सबैको नारी दर्पण सूचना तपाईँको अधिकार विशेष नारी पीडालाई मध्यनजर राखी सुरुवात भएको नारी दर्पण समाजका सङ्कुचित साँगुरो सोचाइका चट्टानलाई चिरी ती नारीलाई स्वावलम्बी बनाउने स्वाभिमानी बनाउने सामाजिक कुरीति कुसंस्कारका भुमरीभित्रबाट ती नारीका अदृश्य आवाज सुन्ने र सुनाउने नारी दर्पण लगन गर्नुहोस् डब्लु डब्लु डब्लु डट नारी दर्पण डट कम सूचना संगीत र भरपूर मनोरञ्जनको संसार हाम्रो संसार स्वास्थ्य खेलकुद र विचारको बहस अर्थ विज्ञान प्रविधि र विश्व समाचार हाम्रो संसार साहित्य कला र संस्कृति साथै समाजका हरेक गतिविधिलाई पढ्न सुन्न र हेर्न सकिने हामी सबैको आफ्नै वेब मिडिया हाम्रो संसार डट नेट हजुर हामीलाई आशा र विश्वास छ तपाईँको सूचना र मनोरञ्जन प्रतिको आवश्यकता हाम्रो संसार डट नेट लगअन गर्नुहोस् डब्लु डब्लु डब्लु डट हाम्रो संसार dot net a complete news portal web media हाम्रो संसार डट नेट अनलाइन रेडियोको प्रस्तुति समाचारमूलक कार्यक्रम हाम्रो आवाजमा पाक्षिक रूपमा सञ्चालन भइरहेको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 हिँड्छौ सोझा साझा जनतालाई गद्दार अनि देशद्रोहीलाई ढाली विचार फेर्नुपर्छ आफ्नै मान्छेसँग भिड्ने जाली विचार फेर्नुपर्छ घरको कुरा थाहा छैन वनमा पुगी गफ आँक्छौ घरको कुरा थाहा छैन वनमा पुगी गफ आँक्छौ देशमा बज्ने विदेशीको ताली विचार फेर्नुपर्छ आफ्नै मान्छेसँग भिड्ने जाली विचार फेर्नुपर्छ सबैलाई सुख शान्ति नयाँ कानुन लेख्नलाई सबैलाई सुख शान्ति नयाँ कानुन लेख्नलाई बन्द हडताल चक्का जाम र्याली विचार फेर्नुपर्छ आफ्नै मान्छेसँग बित्ने जाली विचार फेर्नुपर्छ देश र जनता ठगी हिँड्ने खाली विचार फेर्नुपर्छ यी सुन्दर गजलांशहरूका लागि गजलकार गगन कार्कीजीलाई धेरै धेरै धन्यवाद शहर छोडी टाढा टाढा जाँदैछु तिमीसँग कहिले नभेट्ने कसम खाँदैछु म तिम्रो शहर छोडी टाढा टाढा जाँदैछु प्रीति में संग कहिले न भेटने कसम आदेशु मतिम्रो शहर छोड़ी तड़ा कसम खाँदैछु म तिम्रो सहर छोडी टाढा मेरो प्यारु समीतमी मेरो प्यारु समीती मेरो प्यारु सम्झी छट पटियूं पर मेरो प्यारु सम्झी छट पटियूं आफ्नो गलती सम्झी पछुताउनु पर्ला यो सहर तिमीलाई दाइजो छोडेर जाँदैछु तिम्रो शहर छोडी टाढा टाढा जाँदैछु तिमीसँग कहिले नभेट्ने कसम खाँदैछु उसले दरबार छोड्ने एउटै कारण थियो उसले दरबार छोड्ने एउटै कारण थियो उसले हतियार छोड्ने एउटै कारण थियो सद्दाम हुसेनको इतिहास पढ्नेले भन्छ सद्दाम हुसेनको इतिहास पढ्नेले भन्छ उसले संसार छोड्ने एउटै कारण थियो उसले दरबार छोड्ने एउटै कारण थियो सात समुद्र तर्दै ख्याति प्राप्त कलाकारले सात समुद्र तर्दै ख्याति प्राप्त कलाकारले आफ्नो आधार छोड्ने एउटै कारण थियो उसले दरबार छोड्ने एउटै कारण थियो जब सोझो मान्छे सहरभित्र पसेपछि जब सोझो मान्छे भित्र पसेपछि उसले वफादार छोड्ने एउटै कारण थियो उसले दरबार छोड्ने एउटै कारण थियो जसले जे जे भनुन् ती हल्लाहरू हुन् जसले जे जे भनुन् ती हल्लाहरू हुन् उसले सरकार छोड्ने एउटै कारण थियो उसले दरबार छोड्ने एउटै कारण थियो उसले हतियार छोड्ने एउटै कारण थियो यी सुन्दर गजलांशहरूका लागि धेरै धेरै धन्यवाद गजलकार संकल्प चन्द ठकुरीजीलाई बुवा र कपासमा के के फरक हुन्छ बुवा र कपासमा के के फरक हुन्छ निगालो र बाँसमा के के फरक हुन्छ किन हेप्छन् हामीलाई प्रवासी भनेर किन हेप्छन् हामीलाई प्रवासी भनेर बास र प्रवासमा के के फरक हुन्छ भुवा र कपासमा के के फरक हुन्छ खुल्ला धरती घरको छानो खोज्दैछु म खुल्ला धरती घरको छानो खोज्दैछु म धरती र आकाशमा के के फरक हुन्छ भुवा र कपासमा के के फरक हुन्छ जब आउँछ नि आँधी बेहरी एकैचोटि जब आउँछ नि आँधी बेहरी एकैचोटि हुरी र बतासमा के के फरक हुन्छ बुवा र कपासमा के के फरक हुन्छ निगालो र बाँसमा के के फरक हुन्छ शङ्कर किशोर अवैजीलाई धेरै धेरै धन्यवाद यी सुन्दर गजलांशहरूका लागि आदरणीय श्रोता मित्र यहाँहरूले हाम्रो website W W W dot सृजनाका लहरहरू डट कममा अनलाइन रेडियो कार्यक्रम सृजनाका लहरहरू कथानक कार्यक्रम शब्द गुच्छाको साथै रेडियो राजधानीको कार्यक्रम स्पन्दन को समाचार मूलक कार्यक्रम हाम्रो आवाज उज्यालो नाइन्टी एफएमको कार्यक्रम बुलबुल सुन्न सक्नुहुनेछ भने साहित्य सूचना र समाचार पढ्न सक्नुहुनेछ साथमा रोचक जानकारीहरू त छँदैछन् लगन गर्नुहोस् डब्लु डब्लु डब्लु डट सृजनाका लहरहरू डट कम माया र प्रेमले भरिपूर्ण कार्यक्रम भावना र सङ्गीतको सङ्गम जसमा तपाईँहरूबाटै प्राप्त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 कला र संस्कृति साथै समाजका हरेक गतिविधिलाई पढ्न सुन्न र हेर्न सकिने हामी सबैको आफ्नै वेब मिडिया हाम्रो संसार डट नेट हजुर हामीलाई आशा र विश्वास छ तपाईँको सूचना र मनोरञ्जन प्रतिको आवश्यकता हाम्रो संसार डट नेट लगअन गर्नुहोस् डब्लु डब्लु डब्लु डट हाम्रो संसार dot net a complete news portal web media हाम्रो संसार डट नेट तिमी मेरो जिन्दगीको दाता बन्नु प्रिय तिमी मेरो जिन्दगीको दाता बन्नु प्रिय दया माया साँचिएको खाता बन्नु प्रिय अदृश्य सुन्दरताको खानी हुँ म तिमी अदृश्य यो सुन्दरताको खाने हुँ म तिमी आवरण ढाकिदिने गाता भन्नु प्रिय तिमी मेरो जिन्दगीको दाता भन्नु प्रिय अनावृष्टि अतिवृष्टि हुँदा ओ त दिँदै अनावृष्टि अतिवृष्टि हुँदा ओ त दिँदै जाडो गर्मी छेक्ने जस्ता पाता बन्नु प्रिय तिमी मेरो जिन्दगीको दाता बन्नु प्रिय नङ अनि मासु जस्तै आपसमा कहिले नङ अनि मासु जस्तै आपसमा कहिल्यै नछुट्टिने अजम्मरी नाता बन्नु प्रिय तिमी मेरो जिन्दगीको दाता बन्नु प्रिय पीडा रूपी खडेरीले पोल्दाखेरि मेरो पीडा रूपी खडेरीले पोल्दाखेरि मेरो शीतलता प्रदान गर्ने छाता बन्नु प्रिय तिमी मेरो जिन्दगीको दाता बन्नु प्रिय तिम्रो मेरो सम्बन्ध यो जारी राख्न सधैँ तिम्रो मेरो सम्बन्ध यो जारी राख्न सधैँ म बन्ने छु खर तिमी भाटा बन्नु प्रिय तिमी मेरो जिन्दगीको दाता बन्नु प्रिय दया माया साँचिएको खाता बन्नु प्रिय धेरै धेरै धन्यवाद यी सुन्दर गजलांशहरूका लागि गजलकार एसमी जिएमजीलाई जिन्दगीको रङ्गमञ्च परैबाट हेर्दै बसेँ जिन्दगीको रङ्गमञ्च परैबाट हेर्दै बसेँ जन्मेपछि मर्नुपर्ने रितलाई केर्दै बसेँ दुःख सुख आँसु हाँसो बराबरी हुन्छ भन्थे दुःख सुख आँसु हाँसो बराबरी हुन्छ भन्थे दुःखै मात्रै भोग्नु पर्दा सुस्केरा पो फेर्दै बसेँ जिन्दगीको रङ्गमञ्च परैबाट हेर्दै बसेँ आँखैभरि छाया बनी घुमिदिन्छ सपनीमा आँखैभरि छाया बनी घुमिदिन्छ सपनीमा कल्पिएर उसैलाई अँगालोमा बेर्दै बसेँ जिन्दगीको रङ्गमञ्च परैबाट हेर्दै बसेँ मडारिन्छ कुराहरू दिल अनि दिमागमा मडारिन्छ कुराहरू दिल अनि दिमागमा सुनिन पो दिमागको दिलकै कुरा टेर्दै बसेँ जिन्दगीको रङ्गमञ्च परैबाट हेर्दै बसेँ वेदनाको भुमरीमा चुर्लुम्ब भई डुब्दै आज वेदनाको भुमरीमा चुर्लुम्ब भई डुब्दै आज भोलि आउने खुसी सोच्दै वेदना त्यो घेर्दै बसेँ जिन्दगीको रङ्गमञ्च परैबाट हेर्दै बसेँ जन्मेपछि मर्नुपर्ने रितलाई केर्दै बसेँ यी सुन्दर गजलांशहरूका लागि धेरै धेरै धन्यवाद गजलकार सावित्रा लुइटेल घिमिरेजीलाई चौबन्दी र चोलीमा कति सुहाउँछौ चौबन्दी र चोलीमा कति सुहाउँछौ पञ्चे बाजा डोलीमा कति सुहाउँछौ लुकी लुकी हेर्थे म साँच्चै हो भन्या लुकी लुकी हेर्थे म साँच्चै हो भन्या नुहाउँदा खोलीमा कति सुहाउँछौ चौबन्दी र चोलीमा कति सुहाउँछौ एउटा धुलो सम्झन्छ कोही है म त एउटा धुलो सम्झन्छ कोही है म त नाता जोड्ने होलीमा कति सुहाउँछौ चौबन्दी र चोलीमा कति सुहाउँछौ खुसु खुसु जिस्काई दिन्छु मौका हेरी खुसु खुसु जिस्काई दिन्छु मौका हेरी शर्माउँदा बोलीमा कति सुहाउँछौ चौबन्दी र चोलीमा कति सुहाउँछौ सोच्दा पनि आनन्द लाग्छ मनमनै सोच्दा पनि आनन्द लाग्छ मनमनै रहरको भोलिमा कति सुहाउँछौ चौबन्दी र चोलीमा कति सुहाउँछौ पञ्चे बाजा डोलीमा कति सुहाउँछौ यी सुन्दर गजलांशहरूका लागि गजलकार ईश्वर शाहीजीलाई धेरै धेरै धन्यवाद सुनन साथी रुँदैछु राति साउदीको बसाई सुनन साथी रुँदैछु राति साउदीको बसाई जिउँदै मान्छे काटेर मार्ने देख्दैछु कसै सम्झेर आज रोएर बस्छु ऋणेर श्रीमती सम्झेर आज रोएर बस्छु ऋणेर श्रीमती छोडेर आएँ श्रीमती छोरी रुपैयाँ फसाई सुन साथी रुँदैछु राति साउदीको बसाई फर्केर आऊ प्यारीले भन्छे नसके हजुर फर्केर आऊ प्यारीले भन्छे नसके हजुर कसरी जानु फर्केर फेरि दुनिया हँसाई सुन न साथी हृदय चुराती साउदीको बसाई छोरी र उनको यादले पनि सताउँछ मलाई छोरी र उनको यादले पनि सताउँछ मलाई तस्बिर हेरी बस्दैछु मनी छातीमा टसाई सुन न साथी छु चुराती साउदीको बसाई जिउँदै मान्छे काटेर मार्ने देख्दैछु कसाई यी सुन्दर गजलांशहरूका लागि धेरै धेरै धन्यवाद गजलकार शान्ति पाख्रेन्जीलाई खोज्ने यस्तो गजल लेखौँ हराएको शान्ति खोज्ने यस्तो गजल लेखौँ समाजका हिंसा रोक्ने यस्तो गजल लेखौँ सधैँभरि दाजुभाइमा मित्र भाव बढाई सधैँभरि दाजुभाइमा मित्र भाव बढाई एकताको सन्देश बोक्ने यस्तो गजल लेखौँ हराएको शान्ति खोज्ने यस्तो गजल लेखौँ छैन कोही सानो ठुलो हामी नेपालीमा छैन कोही सानो ठुलो हामी नेपालीमा समानतामा सधैँ जोख्ने यस्तो गजल लेखौँ हराएको शान्ति खोज्ने यस्तो गजल लेखौँ जागी उठी युवा शक्ति देशको सिमानामा जागी उठी युवा शक्ति देशको सिमानामा स्वाभिमानका किल्ला ठोक्ने यस्तो गजल लेखौँ हराएको शान्ति खोज्ने यस्तो गजल लेखौँ यो राष्ट्रका हरेक जनलाई हाम्रो गजल सुनाइ यो राष्ट्रका हरेक जनलाई हाम्रो गजल सुनाई राष्ट्र प्रित मनमा रोप्ने यस्तो गजल लेखौँ हराएको शान्ति खोज्ने यस्तो गजल लेखौँ समाजका हिंसा रोक्ने यस्तो गजल लेखौँ धेरै धेरै धन्यवाद यी सुन्दर गजलांशहरूका लागि गजलकार टिका खड्का राष्ट्र प्रेमीजीलाई आदरणीय श्रोता मित्रहरू हामीलाई हाम्रो इमेल इन्फो एट सिर्जनाका लहरहरू डट कम मार्फत आफ्ना रचनात्मक प्रतिक्रियाहरू पठाउनुहुने सबै श्रोता मित्रहरूलाई रचनात्मक प्रतिक्रियाका लागि धेरै धेरै धन्यवाद कार्यक्रम सुनिदिनुहुने तपाईँहरूलाई साहित्यिक सलाम आदरणीय श्रोता मित्र यहाँहरूले हाम्रो वेबसाइट डब्लु डट सृजनाका डट कममा अनलाइन रेडियो कार्यक्रम सृजनाका लहरहरू कथानक कार्यक्रम शब्द गुच्छाको साथै रेडियो राजधानीको कार्यक्रम स्पन्दन को समाचार मूलक कार्यक्रम हाम्रो आवाज उज्यालो नाइन्टी एफएमको कार्यक्रम बुलबुल सुन्न सक्नुहुनेछ भने साहित्य सूचना र समाचार पढ्न सक्नुहुनेछ साथमा रोचक जानकारीहरू त छँदैछन् लगन गर्नुहोस् डब्लु डब्लु डब्लु डट सृजनाका लहरहरू डट कम जिउने मुटु चिरा पार्यौ बाँकी के नै रह्यो अब जिउने मुटु चिरा पार्यौ बाँकी के नै रह्यो अब मनमा थिए पर सार्यौ बाँकी के नै रह्यो अब म त तिम्रो होइन रहेछु घिणा लाग्दो भएछु नि म त तिम्रो होइन रहेछु घिणा लाग्दो भएछु नि नुना पानी पनि बार्यौ बाँकी के नै रह्यो अब जिउँदो मुटु चिरा पार्यौ बाँकी के नै रह्यो अब तिम्रो एकै वचनमा ज्यानै दिने मान्छे थिएँ तिम्रो एकै वचनामा ज्यानै दिने मान्छे थिएँ कपट गरी हुत्याइ झार्यौ बाँकी के नै रह्यो अब जिउने मुटु चिरा पार्यौ बाँकी के नै रह्यो अब मेरो चोखो पिरतीलाई हराउनै होला सायद मेरो चोखो पिरतीलाई हराउनै होला सायद सिन्दुर अनि प्रेम नार्यौ बाँकी के नै रह्यो अब जिउने मुटु चिरा पार्यो बाँकी के नै रह्यो अब जीवन र मरणको दोसाँधमा पुगेपछि जीवन र मरणको दोसाँधमा पुगेपछि माफ गर भनी टार्यौ बाँकी के नै रह्यो अब जिउने मुटु चिरा पार्यौ बाँकी के नै रह्यो अब मनमा थिएँ पर सार्यौँ बाँकी के नै रह्यो अब हौस् त श्रोतामित्रहरू हाम्रा कार्यक्रम उत्पादक कुमार श्रेष्ठ यात्रीका यिनै सुन्दर गजलांशहरूसँगै म आजको कार्यक्रमबाट विदा माग्ने तर्खरमा छु आदरणीय श्रोतामित्र तपाईँहरूलाई आजको कार्यक्रम कस्तो लाग्यो हामीलाई प्रतिक्रिया लेखी पठाउन नभुल्नुहोला प्रतिक्रियाका लागि हाम्रो ठेगाना छ इन्फो एट सिर्जनाका लहरहरू डट कम तपाईँहरूकै सल्लाह सुझाव र रचनात्मक सहयोगले यो कार्यक्रम अझै सबल र सक्षम रूपमा अगाडि बढ्ने कुरामा दुईमत छैन श्रोता मित्रहरू सदा चाहिँ एउटा साङ्गीतिक कोसेलीसँगै म कार्यक्रम प्रस्तुता खगेन्द्र अधिकारी अमृतसँगै कार्यक्रम उत्पादक कुमार यात्री र सहकर्मी मित्र सागर श्रेष्ठलाई पनि बिदा दिनुहोस् रेडियो ध्रुवतारा सामुदायिक एफएम उनानब्बे थोप्लो आठ मेगा दैलेखबाट प्रसारण हुने नियमित कार्यक्रमहरू सुन्दै गर्नुहोला आउँदा जाँदा लाउँला विरती जाधव